एउटा काम नै त हो नि अरू काम नभएको बेला रेडियो सुन्ने पनि एउटा काम हो नि होइन र ल ठिक छ अनि आज अर्पण समर्पणमा आउनु भएको छ हाम्रो राधाजीले सम्झिने कसलाई सर्वप्रथम हजुरलाई धन्यवाद अनि सेन्ट मिसनमा रहनुभएको दादाको लागि अनि असर होल युनिटलाई हजुर ल र मलाई राजा पुवाल भनेर चिन्ने नचिन्ने सम्पूर्ण हुन्छ राधा आउँदै गर्नुहोस् है ल नमस्कार राधाजी हुनुहुन्थ्यो यति बेला र अर्पण समर्पणको श्रृङ्खलामा अर्को साथी पनि आउने तर्खरमा हुनुहुन्छ कि जस्तो लागिरहेछ विशेष गरी हामी तपाईँकै सम्झना तपाईँकै घर परिवार आफन्त साथीसँगैसम्म पुर्याउँछौँ अलिकति टाढा पुग्नु भएको छ आफन्तबाट तपाईँ अथवा तपाईँको आफन्त तपाईँबाट टाढा हुनुहुन्छ जस्तो अवस्थामा जो जहाँ हुनुहुन्छ उहाँहरूलाई तपाईँले सन्देश छोड्न चाहनुहुन्छ सम्झनाहरू समर्पण गर्न चाहनुहुन्छ भने आउनुहोला र यति बेला कोही साथी आइसक्नु भएको छ नमस्कार हेलो कोही साथी हुनुहुन्थ्यो लाइनमा उहाँसँग हामीले राम्रोसँग कुराकानी गर्न सकेनौँ फेरि पनि तपाईँ फोन प्रयास गर्दै गर्नुहोस् र यति बेला भने अर्पण समर्पणको यो श्रृङ्खलामा एउटा निकै नै सुमधुर आवाज तपाईँको माझमा राख्छु आज विशेष गरी अर्पण समर्पणको व्यवसायमा मैले लोक भाकाहरू तपाईँको लागि लिएर आएको छु र भर्खरै बजारमा आएको छ सुपा देउराली म्युजिकले बजारमा लिएर आएको गीत हो तपाईँलाई निकै नै मनपर्छ भन्थ्यो जीवनसाथी भन्छु Thank you.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 नवराज श्रेष्ठ फोन शून्य छपन्न पाँच बैसठी चार सय एकासी मोबाइल अन्ठानब्बे चार पचास तेइस सात सय चौबिस ए कान्छा कता हिँडिस हातमा कलम र काबी पनि बोक्या छस् कहाँ हुनु नि अङ्कल कम्प्युटर सिक्न हिँडेको नि ए कहाँ सिक्न थालिस् त कान्छा अहिलेको जमानामा राम्रो सिकाउने ठाउँ हेर्नुपर्छ है ल अङ्कल पनि हाम्रै सोरा चौक गङ्ग प्लाजाको तेर्सो तलामा रहेको नेपाल सरकारबाट मान्यता प्राप्त गुरुकुल युनिभर्सल कम्प्युटर इन्स्टिच्युट पाएपछि अरू के नै चाहियो र हाम्रा विशेषताहरू computer hardware and networking computer software accounting package web designing and programming सम्पर्क Gurukul universal computer institute Sauraha चोक गङ्ग प्लाजाको तेस्रो तला सम्पर्क मोबाइल नम्बर अन्ठानब्बे शून्य असी छब्बिस पाँच सय छ अन्ठानब्बे एक छत्तिस छ्यालिस शून्य सत्र र अन्ठानब्बे एक बयालिस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 आज पनि खुल्लै छ शून्य छप्पन्न पाँच त्रिसठी तिन सय बत्तिस र शून्य छप्पन्न पाँच त्रिसठी तिन सय तेत्तिस यति बेला कोही साथी आइसक्नु भएको छ म उहाँलाई स्वागत गर्छु नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ हजुर म निलम अधिकारी एकदम सन्चै छु अनि के छ निलम्बीको नयाँ नौलो खबरहरू पानी परिरहेछ कि पर्ला पर्ला जस्तो भएको छ ए केही छैन एकैछिन पछाडि फेरि पनि पर्न सक्छ है अनि निलमजी खाजा खाइसक्नुभयो कि खानु भएको छैन मेरो पनि भइसक्यो कति छिटो छ नि आज कहिलेकाहीँ छिटो ढिलो भइहाल्छ नि है हजुर हजुर अनि आज अर्पण समर्पणमा आउनु भएको छ सम्झिनुहोस् फटाफट कसलाई सम्झिनुहुन्छ हजुर सर्वप्रथम हजुरलाई धन्यवाद प्राविधिक मित्र बसिरहनु भएको छ पुऱ्याइरहनु भएको छ उहाँलाई अनि सुनिरहने अर्पणदेखि सुनिरहने निरु बहिनीलाई निसा तानु तानु गुरुङ अनि सन्जु उमा बानिया अनि सङ्गीता गोमा राई मगर ज्योति मगर अङ्किता नेउपाने अन्जना सापुटा नम्रता चौधरी अस्मिता चौधरी सर्विना मिना गुरुङ अनि निरा बहिनी अनि मेरो बेस्ट फ्रेन्ड पवनजाङ भण्डारी नसुने पनि सम्झिरहेको छु भरत साईलाई चाहिँ एकदम मिस गरिरहेको छु उहाँ कता हराउनु भयो नहराउनु होला बेला मौकामा सम्झिँदै गर्नुहोला नरिसाउनु होला पनि भन्छु मनोज भुजेल दिपक धर्म सुदम प्रेतिजी भरतपुरको विकास कार्की र मेरो प्यारो भगवन्धर दाईलाई भगवन्द राणा मगन दाईलाई एकदम हुन्छ निलमजी आउनुभयो खुसी लाग्यो राम्रोसँग बस्नु होला है त ल नमस्कार निलम अधिकारी हुनुहुन्थ्यो त्यति बेला धनकुटादेखि आउनु भएको थियो र अर्पण समर्पणको श्रृङ्खला पनि हुनुहुन्छ म उहाँलाई पनि स्वागत गर्छु नमस्कार नमस्ते दिदी हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ म के हो रे शुभ नाम यहाँको चिन्नु भएन चिन्नु पर्ने हो है मैले तर के गर्नु कस्तो उस्तै उस्तै आवाज लाग्छ सबैजनाको अब फेरि फेरि चाहिँ पक्कै पनि चिन्छु आज चाहिँ आफै भन्दैछ नरिसाइकन म पार्वती ए पार्वतीजी कस्तो बिर्स्या जस्तो भएछ है हजुर अनि के छ त तपाईँको हालखबर सबै ठिकै छ दिदी अनि कता हराउनु भएको थियो अलिकति हराउनु भयो कि जस्तो लाग्यो नि त हराएको भन्नु पर्ला जति फोन गर्दा लाग्दैन दिदी के गर्नु त्यस पछाडि त हराएको भइहाल्यो नि है हजुर अनि खाजा खाइसक्नुभयो कि खानु भएको छैन दिदी अब एकछिनपछि ल ठिक छ राम्रोसँग बस्नुहोस् खाजा बनाउनुहोस् टन्न खानुहोस् है भइहाल्छ नि अनि तपाईँहरूले खाजा खानुभयो त नि हामीले त खाइसक्यौँ त आज अनि हामीलाई किन नसम्झिनु भएको त नि सम्झिरहेको थिएँ नि मैले कहिले अर्पण समर्पण सुरु होला र भनौँला भनेर बसिरहेको थिएँ नि त ए हो अनि आज को कसलाई सम्झिनुहुन्छ हाम्रो पार्वतीजीले सर्वप्रथम हजुरलाई धन्यवाद अनि कन्ट्री रुममा हुने दादाको लागि अनि राजन दाईको लागि अनि मेरो दिदी शान्तिको लागि विष्णु अनि बहिनी इन्द्र कुमारीको लागि चमेलीको लागि अनि मेरो क्लास टेनमा पढ्ने सम्पूर्ण साथीहरूको लागि र अनि मलाई पार्वती भनेर चिन्ने नचिन्ने सम्पूर्णको लागि हुन्छ पार्वतीजी आउँदै गर्नुहोला मनदेखि चाहनुभयो भने फोन पक्कै पनि लाग्छ टाढा चाहिँ नहुनुहोस् है हुन्छ दिदी ल नमस्कार नमस्ते हजुर पार्वतीजी हुनुहुन्थ्यो यति बेला र अर्पण समर्पणको श्रृङ्खलामा अर्को साथी पनि आइसक्नु भएको छ भन्ने सङ्केत मिलाएको छ मलाई राजको म उहाँलाई स्वागत गर्छु त्यस पछाडि भने अर्को एउटा मिठो भाका तपाईँको माझमा राख्ने नै छु हजुर नमस्कार नमस्कार दिदी कहाँबाट को बोल्दै हुनुहुन्छ मकवानपुर कानपुर टारबाट विकास लोन झाँसीटारबाट विकास झाँसीटारबाट धेरै जसो हाम्रो कृष्णजीले सम्झिराख्नुहुन्थ्यो आज विकास एहे हो है ल ठिकै छ विकासजीसँग चाहिँ पटक भेट भइरहेको छ कि जस्तो लाग्यो अनि किन त फोन नगर्नु भयो यत्रो समयसम्म कार्यक्रम सुन्नुहुन्थेन र कार्यक्रम त सुन्थ्यो दिदी दादल ल ठिकै छ हजुर होस् सबैजनाले माया गर्नुहोला सुनेर साथ दिनु होला समय रहेछ भने फोन पनि गर्नु मोबाइलमा पैसा रहेछ भने है हुन्छ अनि आज चाहिँ कसो सम्झिन मन लाग्यो विकासलाई हजुरलाई धन्यवाद प्राविधिक दाजुलाई कृष्ण दाईलाई मेरो घर परिवारलाई मलाई विकास लोन भनेर चिन्ने सम्पूर्णलाई दिदी हुन्छ आउँदै गर्नुहोस् है नमस्कार विकास हुनुहुन्थ्यो यति बेला मकवानपुर झाँसी टाढबाट आउनु भएको थियो र अर्पण समर्पणको श्रृङ्खलामा तपाईँको लागि अर्को एउटा निकै नै मिठो भाका भर्खरै बजारमा आएको छ यो भाका पनि यति बेला तपाईँको लागि राख्न चाहन्छु बादलुले हो धन्दा एकतिर छरे माता गई भेकतिर बादलुले हो पानी केले परेको बादलुले हो लेकाली साइलोमा बेसीतिर झरेको रुदीमा city. गाडेको मै गाड़े गाडेको हिजो भन्दा आज को बादल ले हो पानी को परेको ले हो लेकाली साइलोमा बेसीतिर झरेको रोदीमा घन्केको ले हो गाड़े गाडेको गुन्जिरह्यो अर्पणमा होइन किन अध्ययारोमा बसेको लाइन गएपछि के गर्नु त आफूलाई आरआर इलेक्ट्रिक चोकमा गएर इन्भर्टर र सोलर सिस्टम लिनुहोस् भन्दा नमान्ने अनि के गर्नु ए त्यसो भए म भोलि नै गएर ल्याइहाल्छु नि हजुर हामी कहाँ house wiring three phase wiring inverter battery solar system बाल लाइट हुमर, ड्रोम लाइट मोटर पङ्खा विद्युत सम्बन्धी सम्पूर्ण सामान ग्यारेन्टीको साथ होलसेल मूल्यमा पाइन्छ साथै दक्ष इलेक्ट्रिसियनको पनि व्यवस्था छ सम्पर्क आरआर इलेक्ट्रिक सौराह चोक कर्मचारी पेट्रोल पम्पको पचास मिटर पूर्वपट्टि प्रोपराइटर नवराज श्रेष्ठ फोन शून्य छपन्न पाँच बैसठी चार सय एकासी मोबाइल अन्ठानब्बे चार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 पछाडि पुनः तपाईँलाई स्वागत गर्न चाहन्छु तपाईँ यति बेला अर्पण समर्पणको श्रृङ्खला सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय रेडियो रेडियो अर्पण एक सय चार थुप्रो पाँच मेगाहरूमा र अर्पण समर्पणको श्रृङ्खलामा रहेर विशेष गरी तपाईँको सम्झना तपाईँको आफन्तसम्म हामीले पुर्याइराखेका छौँ र कोही साथी आइसक्नु भएको छ आफ्नो आफन्तलाई सम्झिनको लागि म उहाँलाई कार्यक्रममा स्वागत गर्छु नमस्कार हजुर कहाँबाट को बोल्दै हुनुहुन्छ म को होला गेस गर्नु न हजुर काठमाडौँबाट हो कि ब्रह्मनगरबाट हो कि <laughs> कताबाट हो अनि सन्चै हुनुहुन्छ एकदम सन्चै छु अनि तपाईँको के छ ठिकै छ भन्नु पऱ्यो दिजु तपाईँलाई नै सन्चै छ नि है हजुर सन्चै छ अनि खाजा भयो त हजुरको मेरो भइसक्यो नि तपाईँको भएको छ कि भएको छैन भएको छैन दिजु एकछिनमा हुन्छ